आज भोलि किन बोल्दिनौ किन बोल्दिनौ जान्छु भन्थ्यौ सायद अब बिर्सिसक्यौ कि सपनाको महलभित्र तिमी नै थियौ राजकुमारी मेरो माया बेर्दै गयो कि सहरा मेरो तिमी नै हौ सहयात्री बन्छु भन्थ्यौ सायद अब बिर्सिसक्यौ कि सपनाको म बसाउँछौ बेताहरू बल्झाउँछौ छर्किएर तिमी किन दुनियाँ हँसाउँछौ किन दुनियाँ हँसाउँछौ मलाई छौ किन भागी हिँड्छौ मलाई सताउँछ